यो दिमी दिवी you

आँसुलाई छाडेर मेरो मन्टुका मारेर कसले बुझिदिन्छ मेरो मन मनको व्यथा बुझिदिने तिमी थियो तिमी पनि टाढा भयो तिमी बिना अधुरो भूमि